सँगै फुलुमा झरनै परे सँगै झरुमा तिमी सँगै बाँचुमा मर्नै परे सँगै हो चराको चिर बिरे बोलीमा तिम्रो गीत सुनुमा बिहानीको सिर सिरे सुमा तिम्रै सुगन्ध हो घामको किरण यो छातीमा राखेर नि दाउमा ओ बिउझदा तिमीलाई आँखामा मुटु सँगै फुलुमा झर्नै परे सँगै झरुमा तिमी सँगै बाँचुमा मर्नै परे सँगै चराको चिर बिरे बोलीमा तिम्रो गीत सुनुमा